हेर्यो भैँसी छ ठेकामा हेर्यो मै छैन गोठामा हेर्यो भैँसी छ ठेकामा हेर्यो मै छैन यतिको ठुलो संसारमा ठुलो संसारमा आफ्नो त भन्ने कोही छैन यतिको ठुलो संसारमा आफ्नो त भन्ने कोही छैन आफ्नो बाटो थाको धेरै हो नै छैन कि लेखे मुलु बाटो थाको धेरै हो नै छैन कि Yeah.